प्रतिबिम्ब सुरहरूको सागरमा महासागर हुनुहुने स्वरहरूको शिखरमा सगरमाथा हुनुहुने उनी अर्थात नारायण गोपाल मुटु हुने सबैका लागि स्पन्दन हुनुहुने मुटु हुने सबै सबैका लागि स्पन्दन हुनुहुने उनी अर्थात नारायण गोपाल सबैका लागि स्पन्दन हुन् ढुकढुकी हुन् आजको कार्यक्रम बिम्ब प्रतिविम्ब स्वर सम्राट नारायण गोपालमै समर्पित छ स्वर सम्राट नारायण गोपालले यो धराधाम छाडेको पनि छब्बीस वर्ष भइसक्यो हिजो नारायण गोपालको छब्बीसौं स्मृति दिवसको सन्दर्भमा विभिन्न अनुष्ठानहरू सम्पन्न भएका छन् स्वर सम्राटले गुनगुनाएका धुनहरूको खोजबिन गर्ने काम पनि भएको छ नारायण गोपालको संगीतमा नयाँ आवाजहरू पनि आउनेछन् भोलिका दिनमा र सुन्न पाइनेछ सबैले स्वर सम्राट नारायण गोपाल प्रति हार्दिक श्रद्धा सुमन कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट नारायण गोपालले जति पनि गीत गाएका छन् सबै साहित्यिक मूल्यका गाएका छन् गहकिलो साहित्यमा घोत्लिँदाको अनुभव यहाँहरूसँग पनि हुन सक्छ नारायण गोपाल नारायण गोपाल हुनुमा साहित्यिक संगातिको ठूलो भूमिका छ नारायण गोपाल स्वयं भन्ने गर्थे गीतमा क्रान्ति ल्याउनु पर्छ साहित्यको नजिक रहेर हो त्यही साहित्यको नजिक रहेर स्वर सम्राटले जति पनि शब्दहरूमा शब्द प्राण भरे ती गीतहरू अजर अमर बनेर रहे आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा स्वर सम्राट नारायण गोपालकै सुमधुर गलाहरू क्रमशः क्रमशः जोड्दै जान्छौ तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु हाँसेकी छु बेहोसीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ मुक्तकिलो यात्रा तय गरिसकेको छ नारायण गोपाल विशेष यो बिम्ब प्रतिविम्ब बोलिराख्दाखेरि आजभन्दा पन्ध्र वर्ष अगाडिका नारायण गोपालले नै गुनगुनाएका गीतहरूमा मुक्तकमै घोट्लिँदाका अनुभवहरू मैले पनि झलझली सम्झिराखेको छु अब स्वर सम्राटकै सुमधुर जोडिहालौं जिन्दगीका कहानीहरू जानी नजानी लेख्नुपर्छ जिन्दगीका कहानीहरू जानी नजानी लेख्नुपर्छ घाम पानी त सहनु नै छ आफ्नै शिरले छेक्नुपर्छ जिन्दगीको अन्तिम सत्य भोग्नुपर्छ सबैले जिन्दगीको त्यो अन्तिम सत्य भोग्नुपर्छ सबैले अन्तिम दिन अर्थात त्यो दिन मुर्दा भएको पनि देख्नुपर्छ अन्तिम दिन अर्थात त्यो दिन मुर्दा भएको पनि देख्नुपर्छ जीवन देखि धेरै धेरै नै थाकेर हमरदा भय को तिमी आज हे राम मुरदा भय को तिमी आज हेरा जीवन देखी धेरे धीरे मैं था केरा भय को तिमी आज हेरा अभिनय या कुकुर पनि गर्छ मान्छेको अभिनय कलाइ मान्छे भन्ने कलाइ देव भन्ने यो परिभाषा आज च्यातिएको हेर मुर्दा भएको तिमी आज हे कति सस्तो जीवन कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे सयौँ पे म मुर्दा भएको तिमी आज हेर गोपाल योन्जनले आफैले रचना गरेर संगीत भर्नुभएको यो गीत नारायण गोपालको सम्झना स्वरूप कार्यक्रम बिम्ब प्रतिविम्बमा पहिलो सुमधुर गलाको रूपमा पेसेका छौं नारायण गोपालले विभिन्न भावका गीतहरू गाएका छन् त्यसो त संसारमा सबैभन्दा बढ़ी लेखिएको विषय नै माया प्रेम प्रणय आदि इत्यादि हो गीत संगीत त्यही मायाको पेरी फेरीमा घुमिराखेको जस्तो लाग्छ नारायण गोपालको अर्को गला जोडौं थाहा हुन्छ पिरती के हो समर्पणमा हात जोडेपछि थाहा हुन्छ पिरती के हो समर्पणमा हात जोडेपछि त्यसको गन्तव्य अनिश्चित पनि हुन्छ हिँड्दैको बाटो मोडेपछि धेरै थकित पनि भेटिन्छन् प्रेम पथमा हिँड्नेहरू धेरै धेरै थकित पनि भेटिन्छन् प्रेम पथमा हिँड्नेहरू पिरतीमा साँझ परेको त्यस बेला थाहा हुन्छ आफ्नै छायाले छोडेपछि विरतीमा साँझ परेको त्यस बेला मात्र थाहा हुन्छ आफ्नै छायाले छोडेपछि मलाई छोडी मेरो छाया कतै झरेछ मलाई छोडी मेरो छाया कतै झरेछ तिमीसम्म हामीसम्म आइपुग्दा साझै परेछ मलाई छोडी मेरो छाया कतै झरेछ बीते मेरा चिसा चिसा राती धरो त्यसै कति बीते मेरा चिसा चिसा राती धरो तातो माया रातै ढलेछ तिमीसम्म पुग्दा साँझै परेछ मलाई छोडी मेरो छाया कतै झरेछ ಸರಿಗಾ मलाई छोडी मेरो छाया कतै छरिछ क्षेत्रप्रताप अधिकारीले लेखेका सुललित हरफमा सुमधुर गला स्वर सम्राट नारायण गोपालकै छ फेरि स्वर सम्राटकै गला जोडु मान्छे आफै भित्र भए पनि कहिले काहीँ हराउन सक्छ मान्छे आफै भित्र भए पनि कहिले काहीँ हराउन सक्छ होसमा मात्र होइन ऊ बेहोसीमा पनि हराउन सक्छ पाउनु गुमाउनु समयकै कुरा न हो पाउनु गुमाउनु त समयकै कुरा न हो बगाउँदै लैजाँदा समयले जहाँसुकै पुर्याउन सक्छ बगाउँदै बगाउँदै लैजाँदा समयले जहाँसुकै पुर्याउन सक्छ मेरो बेहोसी आज, मेरो ला जिंदगी को या हो नशा रक्षी को यो नशा जिंदगी को या हो नशा रक्षी जोशी आज मेरा लागि हो ईश्वर बल्लभले लेख्नुभएका सुललित हरफमा नारायण गोपालकै सुमधुर गला कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थुप रमाटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप रमाटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्तक पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई स्वर सम्राट नारायण गोपाल विशेष बनाइराखेका छौं र स्वर सम्राटकै छब्बीसौं स्मृति दिवसको सन्दर्भमा नारायण गोपालकै सम्झना श्रद्धा स्वरूप गरिराखेका छौं अब फेरि चोर सम्राटकै गला जोड्नका लागि यी चार पंक्ति बोल्छु उदार कसरी भनुखै तिम्रो मन भने अल्ली सानो हो उदार कसरी भनु तिम्रो मन भने अलि सानो हो एउटा बस्तीमा बसेर पनि तिम्रै कारणले यही ठाउँ बिरानो भो चिनेरै पनि नचिने झै गर्छौ भने त मेरो के लाग्छ र चिनेरै पनि नचिने झै गर्छौ भने त मेरो पनि के लाग्छ र तर हाम्रो मित्रता र परिचय भने धेरै पहिलेको पुरानो हो तर हाम्रो मित्रता र परिचय भने धेरै पहिलेको पुरानो हो धेरै पुरानो रहे खोजे त्यो रूप हेर्न पाउँदै पाइन हजार खोजे त्यो रूप हेर्न पाउँदै पाइन मायाले छुने आँखाम खोजे समाउन सकिन भने नगेन्द्र थापाका सुललित हरपमा कर्मयोञ्जनको सुमधुर संगीत गोपालको गलामा साह्रै सुहाएको छ नि है नारायण गोपालकै धुन जोडौं नारायण गोपालको बारेमा सबै श्रोताहरू उत्तिकै जानकार हुनुहुन्छ नारायण गोपालका गीतहरू जुन सुने उति सुनु सुनु लाग्छ त्यस्तै गीत बेच्नका लागि यी चार पंक्ति बोल्छु यौवनको बेला चञ्चल मन कसैले चोरेर लान सक्छ यौवनको बेला चञ्चल मन कसैले चोरेर लान सक्छ मन त्यस्तो कुरा होइन तैपनि कसैले खान सक्छ भनिन्छ त्यस बेला आउँदैन घुमेर सोह्र वर्षे उमेर भनिन्छ त्यस बेला आउँदैन घुमेर सोह्र वर्षे उमेर ठट्टा नगर्नुहोला थाहै नपाई वैंश जान सक्छ ठट्टा नगर्नुहोला हजुर थाहै नपाई वैंश जान सक्छ छँदैन बाचा खेर पर्खाले नआउला मायो पैसा जान लाग्यो जाँदैन बाचा खेर पर्खाले नआउला साड़ी सजा एकांशा ठट्टैमा आयो पैसा जान लाग्यो नारायण गोपालको साथमा युगल गला तारादेवीको सुहाएको छ रत्नशमशेर थापाले पनि साह्रै मिठो गीत लेख्नु भएको छ अब फेरि अर्को धुनलाई जोडु गाउँ मात्र भन तिमी साथ दिन सक्छु तिम्रो हर गानाभरि गाउँ मात्र भन तिमी साथ दिन सक्छु तिम्रो हर गानाभरि फूल मात्र भन तिमी छपक्कै फुल्न सक्छु तिम्रो छानाभरि सधैं सम्भावनाको मात्रै कति कुरा गर्नु प्रिय सधैं सम्भावनाको मात्रै कति कुरा गर्नु प्रिय अधर्न हो नलेख्ने पनि लेख्न सक्छ चुमेर पानाभरि अधर्न हो नलेख्ने पनि लेख्न सक्छ चुमेर पानाभरि चुमेर पाना भरी यति मैले खिदिन्छु प्रीतिका बातहरू जान जातिले खिदिन्छु प्रीतिका बातहरू जाने जातिले खिलिन्छु चुनेर कानभरि रात भारी सपना देखे पहुँचो रात भारी भारी सपना देखे पहुँचो देखे का सपना सबई मदे खिड़ी मुस्कान कागज का टुकड़ा हेरी नमस्की दिन न लेख न पानी शायद मलेख दिन न लेख न पानी शायद मलेख दिन चुमेरा पानी वर्णन र तिम्रो सर्वाङ्ग लेखिदिन्छु वर्णन र तिम्रो सर्वाङ्ग लेखिदिन्छु एकछिनको पनि तिमीलाई उदाङ्ग देखिदिन्छु सायद रिसाइदिन्छ मत मन यस्तै नै लेखिदिन्छु मत मन नै लेखिदिन्छु सुनेर चुमेर पानाभरि गोपाल योजनकै शब्द र संगीतमा नारायण गोपालको सुमधुर गला यहाँहरूले सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई स्वर सम्राट नारायण गोपालकै श्रद्धा र सम्झना स्वरूप विशेष प्रस्तुतिको रूपमा पेशिराखेका छौं अब अर्को धुनलाई जोडौं अविश्वास होइन अचेल आँखाले एउटा विश्वास माग्छ अविश्वास होइन अचेल आँखाले एउटा विश्वास माग्छ धरती साँगुरो देख्ने आँखा कहिले सिँगै आकाश माग्छ हैरान भइसके म त कहाँ राखु यो फिरन्ती आँखालाई हैरान भइसके म त कहाँ राखु यो फिरन्ती आँखालाई आज भोलि त यो आँखाले तिम्रै नजरमा बास माग्छ आज भोलि त यही आँखाले तिम्रै नजरमा बास माग्छ मेरो मेरो बतासलाई बाँधने सुगन्ध छैन माने वैशाख भना कि पानी गुरुझिम रुझेकैमा पानी कसरी पानी जीवन धुल्छ जसरी फुल्छ पनि पर्नलाई बा एउटै मनलाई राख्ने घुम्ती घर छैन तिम्रो दोभानमा रातो उदास भन के खुसी भन के भएकैमा पानी बुरा नराम्रा दुवै नै थरी भएकैमा पनि जता नै पानी जो बन फुल्छ जसरी फुल्छ फुल मायालु मात्र बेगार बेल माया गयो मायालाई राख्ने छैन तिम्रो नजर मेरो आँखालाई राख्ने घुम्ती घर छैन खै कहाँ राख्ने कहाँ राख्ने हरिभक्त कटुवालका सुललित हरफमा अम्मर गुरूङको संगीत पनि उत्तिकै सुहाएको छ नारायण गोपालले जनजिन्दगीका हरफहरूमा पनि उत्तिकै प्राण भरेको आभास हुन्छ त्यस्तै सुमधुर कला पेस्नका लागि यी चार पंक्ति बोल्छु है त समयको मूल्य बुझ्नेलाई हुन्छ छेड छेडको जिन्दगी समयको मूल्य बुझ्नेलाई हुन्छ छेड छेडको जिन्दगी बैगुनीका लागि हुन्छ केवल ऋणै ऋणको जिन्दगी बस मनमा सन्तोष हुनुपर्छ निस्वार्थ भावमा जसरी पनि बिताउन सकिन्छ दुई दिनको जिन्दगी जसरी पनि त बिताउन सकिन्छ यो दुई दिनको जिन्दगी आँसुमा डुबे यसै गरी यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी नारायण गोपालले गीत गाएरै आफ्नो जिन्दगी बिताए सुमधुर गला नेपाली गीत संगीतको आकाशमा उत्तिकै अजर अमर रहेका छन् कालीप्रसाद रिजालका सुललित हरपमा नारायण गोपालको गलामा सुहाएको यो गीत पनि यहाँहरूले सुनिहाल्नु अब अर्को धुनलाई जोडौँ है त फूल धरतीमा मात्र होइन हृदयमा पनि सर्न सक्छ फूल धरतीमा मात्र होइन हृदयमा पनि सर्न सक्छ कुनै फूल यति कोमल हुन्छ नओलिँदै पनि झर्न सक्छ सुन्दर चिज त सबैलाई सुन्दर लाग्छ नै आफूले रोजेको फूल अरूलाई पनि मन पर्न सक्छ आफैले रोजेको त्यो फूल अरूलाई पनि त मन पर्न सक्छ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ दुःख दिने जीवनमा त्यही थियो सुख र दुःख दिने जीवनमा त्यही थियो दिनरात आबा देखि टाढा भएर गइदियो बिरानु भने प्रतिपल मेरो यो मुटु धड्किन्छ बितेका ती नै पुरानो कथा सम्झाइ तडपिन्छ बाँची नै रह्यो केवल चाहिँ मुटुमा माचो पारी बाँची नै रह्यो केवल चाहिँ मुटुमा माचो पारी त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी सर्केको माया जोडिदिने तेरी वस्तु नै के छ मनमा रह्यो बिरह व्यथा भन्नु नै के छ जुन फुल मैले चाहेको थिएँ जुन फुल मैले चाहेको थिए सुललित हरफका ती फूल भैरवनाथ रिमाल कदमले लेख्नु भएको हो नारायण गोपालको गलामा उत्तिकै सुहाएको छ यो गीत पनि कार्यक्रम बिम्ब प्रतिविम्बमा आज हामीले स्वर सम्राट नारायण गोपाललाई सम्झना गरिराखेका छौं नारायण गोपाललाई सम्झिराखेका छौं फेरि मायाकै कुरा आउँछन् मायाकै भाका आउँछन् कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि त घर्किँदै घर्किँदै गइराखेको छ रात जति छिप्पिँदो छ उत्तिकै चिसिन्दो चिसिन्दो पनि छ अब फेरि मायाकै कुरा गरौं मायाको जंगार तर्नेले खुट्टा नकमाई तर्छ रे मायाको जंगार तर्नेले खुट्टा नकमाई तर्छ रे मायाको पहाड़ चढ्न नसक्ने आफै तल झर्छ रे मायाको कुरा माया गर्नेहरू नै जान्दा हुन् मायाको कुरा त माया गर्नेहरू नै जान्दा हुन् सुनिन्छ मायाले त जिन्दगीमै फरक पर्छ रे सुनिन्छ मायाले त जिन्दगीमै फरक पर्छ रे फरक पर्दछ मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पर्दछ एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा चाँदनी शाहका सुललित हरबमा दीपक जङ्गमको सुमधुर संगीत उत्तिकै सुहाएको छ नारायण गोपालकै सुमधुर कलामा र नेपालको मुक्तकिलो तरङ्ग कार्यक्रम बिम्ब प्रतिविम्बमा हामीले नारायण गोपाललाई सम्झ्यौं छब्बीसौं स्मृति दिवसको सन्दर्भमा नारायण गोपाल विशेष कार्यक्रम बिम्ब प्रतिविम्ब पेस्यौं कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ बाँकी रहेको कुचेको समयका लागि पनि पुछारमा यही सुमधुर गला छोड्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु अवस्त यहाँहरूको मिठो निद्रा सपनीको सहित नमस्कार शुभरात्री पहाड़ श्रीरामको जाडोमा पनि फुल्दछ मुस्कानको अन्धारो औँसीको रातमा पनि बल्दछ दियो को भरि आसु मपान भरि आशु मपा बसे तस्वीर को हृदय भरी भरोसा मुझा त्या